साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो सिस्टर नमस्ते गुड आफ्टरनुन गुड कहाँबाट को बोल्दै हुनुहुन्छ धनकुटाबाट धनकुटाबाट निलम अधिकारी हजुर हजुर अनि निलमजी हजुर खाजा खाइसक्नुभयो कि खानु भएको छैन हजुर मेरो भएको छैन तपाईँको भइसक्यो मेरो त भइसक्यो त कति चाँडो भएको त आज आजकल अलि चाँडो चाँडो खान थालेछ सधैँ कार्यक्रम सकिए पछाडि हुन्थ्यो है <laughs> हजुर हिजोलाई चाहिँ अलि अगाडि अगाडि नै हुन थालेको छ खै किन हो नि है हजुर भोक लागेर होला नि त्यस्तै हो मलाई आज भोकै लागेको थिएन कि म त खोलाको छेउमा नुहाउन गइरहेको एहे भने पछाडि निकै नै रमाइलो छ हजुर हजुर ल ठिक छ अनि खाजा त अब पक्कै खानु भएको छैन बेला पनि हुँदैन अहिले त है हजुर हजुर ल ठिक छ अनि आज कसो सम्झिनुहुन्छ नि सर्वप्रथम हजुरलाई धन्यवाद अनि मेरो विष्णु प्यारो विष्णु दाईलाई अनि मेरो साथी हुनुहुन्छ निरु होइन अनि निशा तामाङ सानो गुरुङ सन्जु चौधरी उमा बानिया गोमा राई मगर ज्योति मगर अङ्किता नेउपाने अञ्जना सापकोटा नम्रता चौधरी अस्मिता चौधरी अनि मिना गुरुङ सलिना अनि निरा अनि मेरो बेस्ट फ्रेन्ड पवनजङ भण्डारी भरत साई मनोज भुजेल दीपक आचार्य धर्मराज बस्नेत सुदन तामाङ श्री दुमराकोटी होइन अनि मेरो विकास कार्की अनि मेरो प्यारो दाई घमण्ड राणा मगर अनि मेरो साथी यहाँ सुनिरहनु भएको छ कि मेरो साथीहरू उहाँहरू सुनिरहनु भएको छ उहाँहरू सबैलाई होइन यति नै ल हुन्छ निलमजी आउँदै गर्नु होला है त हजुर नमस्ते नमस्कार निलम अधिकारी धनकुटा आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ भन्ने सङ्केत मिलिसके छ मलाई विष्णुजीबाट म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हेलो प्रतिशा दिदी दर्शन नमस्ते दर्शन नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ सविता चौधरी दिदी भाज है हजुर अनि के छ त नि हाम्रो सविताको हालखबर मेरो हालखबर राम्रो रमाइलो हजुरको सुनाउनु मेरो पनि तपाईँको जस्तै छ अनि के छ खेतहरू पाइसकियो रोपाइ त भ्याइसक्यो दिदी भ्याइसक्नु भयो भने पछाडि अहिले त एकदम फ्री हुनुहुन्छ है हजुर पढाइ छ पढाइ त एकातिर छँदैछ नि पढाइ पढाइ त कहिले सकिन्छ र है के गर्नु पढ्नु पनि परिहाल्यो है ल ठिक छ अनि आज हाम्रो सविताले सम्झिने कसलाई सर्वप्रथम त हजुरको लागि धन्यवाद अनि उता विष्णु दादाको लागि हजुर अनि मेरो साथीहरू अनि घर परिवार बहिनीको लागि अनि दिदी हजुर अनि सम्पूर्णको लागि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला है त नमस्कार सविता जे हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा आज अलिकति पुराना पुराना आवाजहरू नेपाली फिल्मका पुराना पुराना गीतसँगै तपाईँको माझमा राख्नेछौँ र यति बेला भने कार्यक्रमको पहिलो साङ्गीतिक कौशली स्वरूप तपाईँको लागि राख्न चाहन्छु यो निकै नै पुरानो आवाज मायाको सागर हो गहिरो छ साँचो र पवित्र छ हाम्रो माया कस्तो छ जस्तो छ अजम्बरी मायाको सागर हो यो परेलीमा माया प्रीति छरिरहन्छौ तिमी मेरो परेलीमा माया प्रीति छरिरहन्छौ अङ्गलोमा आओ तिमी धडकनमा हराऊ तिमी जुन तारा जस्तो छ मायाको अर्पण एक सय चार थोप्लो पाँच मेगा हल अब मात्र वाइएसी साउन्ड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 उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ लक्ष्मी गुरुङ रेडियो बजाइराख्नु भएको छ र लक्ष्मीजी ओहो फोनमा अलिकति डिस्टर्ब आइराखेको छ के छ हाम्रो लक्ष्मीजीको हाल खबर मेरो पनि एकदम ठिकठाक छ अनि लक्ष्मीजी एकदम डिस्टर्ब आइरहेको छ फोन है को कसलाई सम्झिनुहुन्छ आज सम्झिनुहोस् धन्यवाद अनि सक्दुखोबाट आउनुहुन्छ निलम अधिकारी उहाँलाई चाहिँ Uh-huh. त छैन होइन भए पनि उहाँलाई सम्झिन चाहन्थ्यो हजुर अनि मलाई लक्ष्मी भनेर चिन्ने मान्छे नै सम्झिनु हुन्छ लक्ष्मी आउँदै गर्नु होला है त ल नमस्कार लक्ष्मीजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हेलो हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ शक्ति खोरदेखि भरत साई अनि भरतजी खाजा खानु भयो कि खानु भएको छैन नि खाइसक्नु भयो मैले पनि खाइसकेँ भएर सोधिहालेको नि मैले पनि है अनि अरू सबै ठिकठाक छ क्यारे है बस ठिकठाक छ दिजु गर्मी भइरहेको छ घाम भइरहेको छ ल ठिकै छ आफ्नो ख्याल गर्नुहोस् अब खानुहोस् मजाले आनन्दले बस्नुहोस् रेडियो सुन्नुहोस् है अनि आज को के सम्झिनुहुन्छ अनि कन्ट्रोल रुमको दादालाई मेरो साथीहरू निलम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 खाइसक्नुभयो कि खानु भएको छैन खाजा छैन अब एक खानु भएको छैन मैले त खाइसकेँ अहिले कता हुनुहुन्छ घरमै हुनुहुन्छ कि घर बाहिर घरमै हुनुहुन्छ ठिक छ सम्झिनु भयो खुसी लाग्यो सम्झिँदै गर्नुहोला अनि को कसलाई सम्झिनुहुन्छ नि लिजाले आज को कसलाई सम्झिनुहुन्छ भनेको के अनि कि अब त बुझ्नु भयो नि सम्झिने कसलाई आज कार्यक्रम अनि हाम्रो रहनु भएको दाइको लागि लागि अनि अर्पण युनिटको लागि Mm-hmm. अनि मेरो दिदी हुनुहुन्छ दुर्गाको लागि अनि मेरो घर परिवारको लागि अनि मलाई चिनेर पनि सम्पूर्णको लागि हुन्छ अहिले भने बिदा हुन्छु आउँदै गर्नुहोस् है नमस्ते नमस्कार लिजा हुनुहुन्थ्यो यति बेला पर्सादेखि आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म विकास ए विकास ब्लोन अनि के छ विकासजी खबर सबै ठिकै छ दिदी हाम्रो कृष्णजी जस्तो गरी आउनुहुन्थ्यो विकासजी पनि त्यस्तै गरी आउनुभयो खुसी लाग्यो अनि के छ त अरू नयाँ नौलो खबर गाउँ घरतिरको सबै ठिकै छ खाजा अनि आज सम्झिन मन लाग्यो हुन्छ आउँदै गर्नुहोस् है विकासजी नमस्कार नमस्कार जी हुनुहुन्थ्यो यति बेला रडपर समर्पणको श्रृङ्खलामा यति बेला भने हामी एउटा सुमथुर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 पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ र करिब करिब तिन बजेसम्म तपाईँको लागि खुल्ला रहनेछ शून्य छवन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउनुहोला र आजको अर्पण समर्पणको श्रृङ्खलामा रहेर विशेष गरी मैले नेपाली फिल्मका गीत सङ्गीतहरू तपाईँको लागि प्रस्तुत गरिराखेको छु अलि पुराना पुराना आवाजहरू तपाईँको माझमा राखिराखेका छौँ र तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर हामी हरेक दिन फरक फरक ढङ्गका गीत सङ्गीतहरू तपाईँको माझमा राख्ने गर्छौँ कहिले लोकधोरी आवाजहरू राख्छौँ कहिले नेपाली फिल्मका गीत सङ्गीत राख्छौँ त कहिले नेपाली सुगम सङ्गीतका सदाबहार गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ आज भने अलिकति पुराना पुराना तर निकै नै चर्चामा रहेका आवाजहरू तपाईँको लागि प्रस्तुत गरिराखेको छु र यति बेला अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुरजी नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराकबाट शान्ति कोराकबाट शान्ति अनि शान्तिजी हजुर खाजा खानुभयो कि खानु भएको छैन नि आज त मैले खाइसकेँ हजुरले खानुभयो आज त मैले पनि खाइसकेँ अनि कहिले कति हाम्रो शान्तिजीलाई पर्खेर बस्नु के बोलाउनुहुन्छ भनेर त्यही भएर खाइदिइहाले आज त कहिले बोलाउनुहुन्न अनि खानु परेन त म पनि सधैँ कार्यक्रम सके पछाडि मात्रै हजुरलाई बोलाएर खान्थेँ हजुर कहिले आउनुहुन्न त्यही भएर आज त चाँडै खाइदिनु <laughs> ल ठिकै छ हाम्रो शान्तिजीसँग बोल्न पनि सकिँदैन क्यारे है <laughs> अनि शान्तिजी हजुर आज सम्झिने क्या कसलाई सर्वप्रथम टेक्निसियनमा हुनु दादाको लागि अनि हजुरको लागि धन्यवाद अनि सोम दादाको लागि विष्णु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 तिम्रो के हाल छ यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ you. डुबायो हो मायामै संसार अडेको छ भन्थे मायाले नै मेरो संसार डुबायो जसको निम्ति मैले जीवन अर्पण गरे उसैले मलाई पल पल रुवायो आयो बाटो मोडेर गयो नाता तोडेर गयो मलाई दुःखमा छोडेर गयो बाटो मोडेर गयो निकै नै कर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको सर्वण समर्पणको श्रृङ्खला सुन्दै हुनुहुन्छ र तपाईँको माझमा रहेर तपाईँको सम्झना तपाईँकै आफन्तसम्म पुर्याउँदा पुर्याउँदै हामी आजको कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइसकेका छौँ र भने कार्यक्रमबाट बिदा पनि हुनुपर्छ यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खला सुनेर र तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले पनि साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु भोलि फेरि तपाईँलाई भेट्नको लागि अर्पण समर्पणको बसाइदिएर आउने नै छौँ र अन्तमा प्रविधि कक्षमा रहेर तिनजेलसम्म मलाई साथ दिनुभएको थियो प्राविधिक मित्र विष्णुले विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार बाटो मोडेर गयो न तोडेर गयो मलाई एक्लै दुःखमा छोडेर गयो थाहा छैन आज भोलि तिम्रो के हाल छ यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू